नमस्कार भिजन एकानब्बे दशमलव छ मेगार्समा दस बजेको समाचार पश्चात एघार बजेसम्म गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि सुरु भइसकेको छ मदन भण्डारी कार्यक्रम मुक्तक माला लिएर उपस्थित भइसकेको छु मलाई प्रविधि संयोजनमा कुशल भण्डारीजी र कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता एकानब्बे दशमलव छ मेघार्जको ध्वनि तरंगमा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि त्यस्तै गरेर W W W dot radio vision dot com dot NP login गरेर संसारभरिकै साथ सुनिरहनु भएको हुनुपर्छ मोबाइल एप्लिकेशन हाम्रो पात्रोको रेडियो लिस्टमा गएर रेडियो रेडियोभिजन सर्च गरेर पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ श्रोता तिम्रो ओठको मुस्कान हरपल म बिग्रन दिने छैन तिम्रो ओठको मुस्कान हरपल म बिग्रन दिने छैन बनेर सधैँ प्रियतम अटल म बिग्रन दिने छैन तिम्रो थोपा थोपा आँसुको मूल्य राम्ररी बुझेको छु प्रिया तिम्रो आँखाको गाजल म बिग्रन दिने छैन श्रोता कार्यक्रम मुक्तक माला प्रसारणको यो समय आजको समय विशेष छ कार्यक्रम मुक्तकमाला प्रसारण भएको आज तीन सयौं हप्ता पुगेको छ यो तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूको कार्यक्रम प्रतिको माया हो हामी धेरै खुसी छौँ यो खुसी तपाईँहरूसँग साट्न चाहन्छौँ र मनैदेखि आभार व्यक्त गर्न चाहन्छौ कार्यक्रम प्रसारणको यो समयसम्म आइपुग्दा हामी जे छौँ श्रोता तपाईँको मायाले छौँ तपाईँ बिना हामी साँच्चै अधुरो छौ अपुरो छौँ आज केही पूर्वका मुक्तकिला आवाज सुन्नेछौँ कार्यक्रममा उहाँहरूका शुभकामना सुन्नेछौँ र मुक्तक मालाको पर्दा पछाडि म लिएर जानेछु तपाईँलाई कार्यक्रम उत्पादनका कुरा कार्यक्रममा प्रविधिको कुरा प्रसारणको कुरा आज हामी गर्नेछौँ मुक्तक मालाको यो उत्सवमा अब तपाईँहरूलाई म लिएर जान चाहन्छु ढिला गर्दिनँ म हामीसँग आज स्टुडियोमा धेरैजना विशेष व्यक्तित्वहरू हुनुहुन्छ म आलो पालो उहाँहरूलाई छोड्दै जानेछु मलाई थाहा छ तपाईँ हामीलाई कार्यक्रमको अन्त्यसम्म सुन्नुहुन्छ र आगामी कैयन वर्षसम्म पनि आगामी कैयौं अङ्क प्रसारण हुँदा पनि हाम्रो माया यसरी नै गाढा हुनेछ कार्यक्रम मुक्तक मालाको तीन सयौं प्रसारण यो उत्सवमा आफ्ना मुक्त करपहरूको साथमा आउँदै हुनुहुन्छ मुक्तकार प्रचुर अभाव धन्यवाद आदरणीय मित्र मदन भण्डारीज्यू यहाँलाई विशेष शुभकामना मुक्तक माला रेडियो भिजनबाट प्रसारण हुँदै आएको अत्यन्तै रोचक कार्यक्रम मैले पनि नियमित सुन्ने गरेको छु र अहिलेको समयमा आइपुग्दा तीन सय औ अङ्क पार गरिसकेको अवस्था छ यो अत्यन्तै खुसीको कुरा हो हामी रेडियो श्रोताको लागि साहित्यकारहरूको लागि मुक्तक मनहरूको लागि म विशेष शुभकामना दिन चाहन्छु यहाँलाई र म ढिलाइ नगरिकन पाँचवटा मुक्तक सरस्वती यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु पहिलो मुक्तक बज्दो रहेनछ गाग्रो भरेपछि थाहा भयो बज्दो छ गाग्रो भरेपछि थाहा भयो दिनको उज्यालोको अर्थ रात परेपछि थाहा भयो जीवन केवल बसन्त होइन जीवन जीवन केवल बसन्त होइन रहेछ तुसारै शिशिर पनि भुटिया मकै चपाउने दाँत झरेपछि थाहा भयो आधुनिक बन्नु छ केस रङ्ग्याउनै पर्छ अच्युतजी आधुनिक बन्नु छ केस रङ्ग्याउनै पर्छ कपडाको दुःखै छैन जिउ नङ्ग्याउनै पर्छ एउटा कुरा चाहिँ मैले मजाले बुझेको छु आजकल घिउ झिक्नु छ भने औला बङ्ग्याउनै पर्छ मेरो देश साराले चिन्छन् मेरो देश साराले चिन्छन् तँलाई कसले चिन्छ घाम जुन ताराले चिन्छन् तलाई कसले चिन्छ मेरो देश साराले चिन्छन् तलाई कसले चिन्छ घाम जुन ताराले चिन्छन् तलाई कसले चिन्छ मेरो प्रश्न माथि प्रति प्रश्न गर्दै एक दिन नदीले भन्यो मलाई त किनाराले चिन्छन् तलाई कसले चिन्छ चौथो मुक्त यस्तो छ साँच्चै साँच्चै मानवता नै मर्यो भने के हुन्छ साँच्चै मानवता नै मर्यो भने के हुन्छ त्यो आकाश यो धरतीमा झर्यो भने के हुन्छ अझै खतरनाक प्रश्न त यहाँ यस्तो छ हजुर झण्डालाई टिभी पर्यो भने के हुन्छ अन्तिम तातेको दिमाग अनि मन पनि क्रमशः ठण्डा हुनेछ तातेको दिमाग अनि मन पनि क्रमशः ठण्डा हुनेछ जब माटोको होइन दुःख सुखको भाग बन्डा हुनेछ पसिनाको दोकान थाप्न कुनै दिन खाडीमा पुगेछु भने मुटुभित्र सगरमाथा शिरमा राष्ट्रिय झण्डा हुनेछ धन्यवाद धन्यवाद धेरै धेरै धन्यवाद प्रचुर अभावजीलाई पूर्वतिर मुक्तक लेख्ने एउटा चिनिएको नाम हो प्रचुर अभाव र उहाँले आफ्ना रसिला कसिला मुक्तक मुक्तक मालाको तिन सय अङ्क प्रसारण विशेषमा वाचन गर्नुभयो धेरै धेरै धन्यवाद छ तपाईँलाई अबको क्रममा मुक्तक वाचनको निमित्त म सुनिता तामाङलाई जोड्न चाहन्छु धन्यवाद मदनजी मुक्तक माला तिन सयौँ अङ्क पुगिरहँदाखेरि यो मलाई मेरो छोरीको प्रत्येक वर्ष बर्थडे मनाए जस्तै भयो होला मदनजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु निमन्त्रणाको लागि र यहाँलाई धेरै बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु यसले हजारौँ हजारौँ अङ्क पार गरोस् केही मुक्तकहरू रमाइलोबाट सुरु गरौँ नजरसँग नजर मिलेपछि मजा भयो नजरसँग नजर मिलेपछि मजा भयो हो अलि आँखाले चिलेपछि मजा भयो पत्थर पनि पग्लने रहर गर्छ कहिले काहीँ मदनजी पत्थर पनि पग्लने रहर गर्छ कहिले काहीँ आगोको छेउमै नौनी मिलेपछि मजा भो नजरसँग नजर मिलेपछि मजा भो त्यसै गरी अर्को मुक्त किन मेरो सरकार बडो मनोमानी गर्छ किन मेरो सरकार बडो मनोमानी गर्छ थाहा नभएर होइन ऊ जानी जानी गर्छ कहाँ दुख्छ देश कहाँनिर पिल्सिएको छ कहाँ दुख्छ देश कहाँनिर पिल्सिएको छ त्यही नुनचुकको काम छानी छानी गर्छ किन मेरो सरकार बरु मनमानी गर्छ सजिलो छैन बाटो नआउ भनेकै हो सजिलो छैन बाटो नआउ भनेकै हो सिप लाग्दैन प्यारा नधाऊ भनेकै हो धुरी हेरेर मात्र धुरी हेरेर मात्र हुन्न जग मजाले हेर्नु धुरी हेरेर मात्र हुन्न जग मजाले हेर्नु भनेकै हो घर अर्काको नछौ भनेकै हो सजिलो छैन बाटो नधाउ भनेकै हो ठुलो कोलाहाल पछि यो मन सुनसान छ ठुलो कोलाहाल पछि यो मन सुनसान छ जस्तै श्वास बिना धडकन सुनसान छ सन्नटाको बिस्कुन फिजाएर यहाँ पनि सन्नाटाको बिस्कुन फिजाएर यहाँ पनि म अनि मेरो रनमन सुनसान छ ठुलो कोलाहाल पछि यो मन सुनसान छ अन्तिम मुक्त एक दिन रिसाएकालाई फकाइदिनेछु भन्न त पाइयो एक दिन रिसाएकालाई फकाइदिनेछु निदाएका आँखाहरू झकझक्याइदिनेछु कति उडाउँछस् उडा मेरो सपनाहरू कति उडाउँछस् उडा मेरो सपनाहरू फेर आधी तलाई पनि म थकाइदिनेछु एक दिन रिसाएकालाई फकाइदिनेछु धन्यवाद धेरै धेरै धन्यवाद सुनिताजीलाई अबको क्रममा मुक्तक वाचनको निमित्त मुक्तकार प्रकाश चापाली मुक्तकमाला मुक्तकारहरूको एउटा यस्तो विशुद्ध कार्यक्रम हो जो झापामा मात्रै होइन देशभरि नै एकदमै चर्चित छ र आज सबैले मन पराएर मुक्तकमाला यो तीन सय अङ्क उत्सव पार गर्दैछ मुक्तकमालाको लागि धेरै धेरै सप्रेम बधाई छ अझै उन्नति प्रगति होस् अझै धेरै धेरै अङ्क पुगोस् किन भन्दाखेरि हामीले पहिल्यैदेखि टिभीमा हेर्दा पनि केही सिरियलहरू तीन सय चार सय पाँच सय अङ्क पुग्दा पनि ओहो भन्ने लाग्थ्यो भने आज मुक्तकमाला त्यो अवस्थासम्म पुग्दैछ त्यो खुड्किलोसम्म अगाडि बढ्दैछ मुक्तकमाला यो देशभरिकै चर्चित कार्यक्रमहरूमध्ये एउटा हो जस्तो लाग्छ मलाई र आगामी दिनमा पनि यसको उचाइ बढ्दै जाओस् थप उचाइ चुम्दै जाओस् धेरै धेरै शुभकामना छ मुक्तकमालालाई म मेरा मुक्तकहरू भाषण गर्न गइरहेको छु नेताका गोडा छुनुको फाइदा कति छन् कति नेताका गोडा छुनुको फाइदा कति छन् कति घुर्क्याउँदै बाहिर रुनुको फाइदा कति छन् कति नेताका गोडा छुनुको फाइदा कति छन् कति घुर्क्याउँदै बाहिर रुनुको फाइदा कति छन् कति शिक्षा पो राम्रो दिन सकेनौ र गाली खाँदैछौ सरकारी शिक्षक हुनुको फाइदा कति छन् कति यो जात भन्यो ऊ जात भन्यो दिन गइहाल्छ यो जात भन्यो ऊ जात भन्यो दिन गइहाल्छ समाज भाड्ने खाडल खन्यो दिन गइहाल्छ यो जात भन्यो ऊ जात भन्यो दिन गइहाल्छ समाज भाँड्ने खाडल खन्यो दिन गइहाल्छ छिमेकले नै चिन्दैनन् रे के पो नचिने इन्टरनेटको किरो बन्यो दिन गइहाल्छ न रमाएको छौ न अघाएको छ न रमाएको छौ न अघाएको छ मैले यो सबै बुझ्नु पर्ने दिन आएको छ न रमाएको छौ न अघाएको छ मैले यो सबै बुझ्नुपर्ने दिन आएको छ बुद्ध सीता भ्रिकुटी जन्माएको मेरो देशले त्यही कोखबाट मलाई पनि जन्माएको छ तिमी भन्छौ फूल र काँडाको प्रेम पो प्रेम हो तिमी भन्छौ फूल र काँडाको प्रेम पो प्रेम हो तिम्रो आँखा र मेरो आँखाको प्रेम पो प्रेम हो तिमी भन्छौ फूल र काँडाको प्रेम पो प्रेम हो तिम्रो आँखा र मेरो आँखाको प्रेम पो प्रेम हो मलाई विश्वास लाग्दैन यसैले म भन्छु प्रिय घामको पहिलो झुलको र सगरमाथाको प्रेम पो प्रेम हो र जाँदा जाँदै अन्तिम मुक्तक सधैँ झैँ भट्टी छिर्छ अनि अगाडि उभिन्छ सधैँ झै भट्टी छिर्छ अनि अगाडि उभिन्छ उभिन्छ एउटा जडियाले अर्को जडियालाई सुझाव दिन्छ सधैँ झै भट्टी छिर्छ अनि अगाडि उभिन्छ एउटा जडियाले अर्को जडियालाई सुझाव दिन्छ रक्सी धोकेर नालीमा पल्टिने हे मेरा दाई यसरी न तिम्रो जिन्दगी बनिन्छ न देश बनिन्छ धन्यवाद धेरै धेरै धन्यवाद प्रकाश चापालीज्यूलाई न हल्ला भयो समाजमा न कसैलाई थाहा भयो न हल्ला भयो समाजमा न कसैलाई थाहा भयो म जोक्कर बनिरहे मैदानमा अर्कै बादशाह भयो न हल्ला भयो समाजमा न कसैलाई थाहा भयो म जोक्कर बनिरहे मैदानमा अर्कै बादशाह भयो यता म रुन्छु उता उनी रुन्छन् हुनु छ कसैको अब भन्नुहोस् यस्तो बेलामा कसरी शुभ विवाह भयो मुक्तक वाचनको क्रममा र शुभकामना आदान प्रदान गर्ने क्रममा छौं मुक्तक मालाको यो तीन सय अङ्क प्रसारण उत्सवमा अबको क्रममा मुक्तकार भिजन गुरागाई धेरै धेरै धन्यवाद सायद मुक्तक मालाको पुरानो श्रोता म पनि होला मुक्तक माला तीन सय भागमा पुगिसक्दाखेरि तीन सय हजारौं मुक्तकारहरू जन्माउने एउटा मुक्तक माला कार्यक्रम पनि हो मलाई विश्वास छ मुक्तक माला कार्यक्रम सुनेर हजारौं मुक्तकारहरू जन्मेका छन् यसमा खुसीको कुरा पनि छ देश विदेश जहाँ रहेर भए पनि मुक्तक माला एउटा मुक्तक लेख्नेहरूका लागि राम्रो अवसरको कार्यक्रम पनि बनेको छ मैले मुक्तक मालामा जहाँसम्म लाग्छ पहिलोचोटि पठाएको मुक्तकबाटै म केही मुक्तकहरू उठान गर्छु दुनियाँ कति जाली रहेछ आजै थाहा भयो यो दिल पनि खाली रहेछ आजै थाहा भयो रम्नसम्म रमिएछ व्यर्थ सुन्दरतामा गोडमेल गर्ने माली रहेछ आजै थाहा भयो मैले मुक्तकमालामा सायद पहिलोचोटि पठाएको मुक्तक त्यस पछाडि निरन्तर मुक्तकमाला सुनिराखियो त्यहाँबाटै सिकियो अरू मुक्तकहरू जोडेँ मैले खुसीमा छु पिरमा छु केही सम्झिन्न अचेल मन स्थिरमा छु केही सम्झिन्न तिमी प्यारको पुजारी पूजा गर्न आउनु तिमी तिमी प्यारको पुजारी पूजा गर्न आउनु यो प्रेमको मन्दिरमा छु केही सम्झिन्न म पनि त स्थिरमा छु केही सम्झिन्न आकाशको जुनालाई छुन मन लाग्छ तिम्रै काखमा पल्टिएर रुन मन लाग्छ आकाशको जुनालाई छुन मन लाग्छ तिम्रै काखमा पल्टिएर रुन मन लाग्छ यो दुःखको पहाड बोकी कहाँसम्म जाउँ यो दुःखको पहाड बोकी कहाँसम्म जाउँ सयौं जुनी तिम्रै समीप हुन मन लाग्छ अर्को सँगै हाँस्न रुन सकौँ यही चाहन्छु सँगै हाँस्न रुन सकौँ यही चाहन्छु तिम्रो दिल छुन सकौँ यही चाहन्छु दुनियाँमा नमुना बनोस् हाम्रै प्रेम यो दुनियाँमा नमुना बनोस् हाम्रै प्रेम मुना मदन हुन सकोस् यही चाहन्छु अर्को म अन्तिम मुक्त एउटा सुनाउँछु समय तछाड मछाड गर्दै आइदिन्छ समय समय तछाड मछाड गर्दै आइदिन्छ यही बेला दुःखको पहाड आइदिन्छ जिन्दगी पनि त सधैँ बसन्त जस्तै नहुँदो रहेछ बनेर हेमन्त उजाड उजाड आइदिन्छ धन्यवाद धेरै धेरै धन्यवाद भिजनजीलाई मुक्तक वाचनको यस क्रमलाई म जोड्न चाहन्छु अबको क्रममा मुक्तक वाचनको निमित्त मुक्तक मालालाई धेरै माया गर्नुहुने र मुक्तक मालाबाटै मुक्तक लेखनको सुरुवात गर्नुहुने अहिले साहित्यका विभिन्न विधामा उहाँ कलम चलाउनुहुन्छ र मेरा मित्र पनि हुनुहुन्छ अबको क्रममा मुक्तकार विष्णु कार्की धन्यवाद मित्र मदन आज एकदम गर्व लागिरहेको छ हिजो जस्तो लाग्थ्यो सँगै हुँदाखेरि रेडियोमा आज ट्रेनिङ छ भन्दै नि मेरा मित्र आज मुक्तक माला कार्यक्रमको तिन सौ अङ्क पार गरेको दिनमा यसरी हामीसँग सँगै जमघट भइरहेका छौँ त्योभन्दा ठुलो खुसी मलाई अरू केही छैन योभन्दा अझै धेरै अझै धेरै श्रोताहरूको माया पाउँदै जानु मुक्तक माला यसरी नै प्रिय बन्दै जाओस् सबैतिर मेरो शुभकामना देश विदेशमा अझै पनि फैलिएर जाओस् मेरो अझै शुभकामना अर्को कुरा मलाई यति खुसी लाग्छ जब मैले मुक्तक मालाको पहिलो लिङ्क फेसबुकबाट सुन्न पाउँदाखेरि म त्यतिखेर बाहिर थिएँ एकदम त्यो पहिलो क्षण भनौँ न मेरो यस्तो भयो मुटुनी दिनभरि त्यही मुक्तक मालामै धड्किरह्यो कि अनि त्यस पछाडि होइन मेरो साथले यति मिठो मुक्तक वाचन गरिरहनु भएको छ साहित्यको कस्तो रहेछ यो रस भनेर मैले पहिलोचोटि सुनेको साहित्यिक विधा भन्छु म चाहिँ अनि मैले त्यसरी नै होइन मुक्तकमाला सुनिरहँदाखेरि एक दुईवटा मुक्तक लेख्न थालेँ कस्तो हुन्छ भनेर मैले देखाउन पनि थालेँ होइन अब यसलाई यसो गरौँ भन्दै मलाई सल्लाह सुझाव पनि मदनले दिँदै गए होइन अनि मैले त्यस पछाडि अरू अरू विधामा पनि सिक्ने कोसिस गरेँ र आजभोलि मलाई साहित्य यति प्रिय लाग्छ सायद मुक्तक मालाकै देन हो यो है म यसलाई मुक्तक प्रति हार्दिक आभार भनेर पनि मैले त्यो आफ्नो के भन्ने त्यो जति आभार दिए पनि म कमै हुन्छु त्यसको लागि आज मुक्तकमालाले नै मलाई जन्मायो मुक्तकमालाकै मालाकै तिन सौ अङ्कमा मैले मेरा मुक्तकहरू वाचन गर्न गइरहेको छु नहुनेले मनको इच्छा मनभित्रै लुकाउँछन् नहुनेले मनको इच्छा मनभित्रै लुकाउँछन् हो हुनेले आफ्ना कुरा दुनियाँलाई सुनाउँछन् नहुनेले मनको इच्छा मनभित्रै लुकाउँछन् हो हुनेले आफ्ना कुरा दुनियाँलाई सुनाउँछन् प्रेमिका र आफ्नाहरू उस्तै भाछन् आजभोलि सम्पत्तिमा साइनो जोग्छन् नत्र नाता छुटाउँछन् दोस्रो मुक्तक हो मुटुको धड्कन बढ्यो मन थाम्नै सकिएन हो मुटुको धड्कन बढ्यो मन थाम्नै सकिएन तनमा बेग्लै नसा चढ्यो मन थाम्नै सकिएन हो मुटुको धडकन बढ्यो मन थाम्नै सकिएन तनमा बेग्लै नसा चढ्यो मन थाम्नै सकिएन पिरतीको भङ्गालोमा फस्दिन म भन्दै थिएँ जब उनमा नजर पर्यो मन थाम्नै सकिएन तेस्रो मुक्तक साँचो प्रेम अन्धो हुन्छ रोक्ने छेक्ने जात छैन साँचो प्रेम अन्धो हुन्छ रोक्ने छेक्ने जात छैन तिमी उता म छु यता दुवै मौन बात छैन साँचो प्रेम अन्ध हुन्छ रोक्ने छेक्ने जात छैन तिमी उता मछु यता दुवै मौन बात छैन हो निष्ठुरी भन्नलाई तिमीले मलाई सिकाए नि मैले तिमीलाई नसम्झेको दिन छैन रात छैन चौथो मुक्तक पुण्य मिल्छ बरु भेटी असक्तलाई भाँडे हुन्छ मनभित्रको कालो जालो जरैबाट फाँडे हुन्छ पुण्य मिल्छ बरु भेटी असक्तलाई बाँडे हुन्छ मनभित्रको कालो जालो बाट फाँडे हुन्छ मेटाएर मेटिँदैन भाग्यमा छ भने माया मायाको भेक माग्दै पत्थर पुज्न छाडे हुन्छ अन्तिम मुक्तक मेरा आफ्ना हितेशीले सुख दुःख बुझे गए शिरमा जसलाई राखे उसले आङ्को मासु लुछे गए मेरा आफ्ना हितेशीले सुख दुःख बुझे गए शिरमा जसलाई राखे उसले आङ्को मासु लुसे गए खुन पसिना बगाएर कमाएको सम्पत्ति थियो आफन्तले थाहा पाए जुका पनि चुसे गए धन्यवाद धेरै धेरै धन्यवाद विष्णु कार्कीज्यूलाई मुक्तको वाचनको क्रममा छु अबको क्रममा मुक्तको वाचनको निमित्त म सिसा चौधरीज्यूलाई हार्दिक अनुरोध गर्दछु आज तिन सौ अङ्क उत्सव मनाएको उपलक्ष्यमा हार्दिक शुभकामना दिन चाहन्छु मुक्तमाला परिवारलाई होइन आगामी दिनहरूमा अझै उत्तर उत्तर प्रगति गर्दै जाउन् अगाडि बढेर जाउन् यही कामना गर्छु वृद्धा आश्रम सट्टा स्कुल खोल्नु ध्यान जाओस् युवामा वृद्धा आश्रम सट्टा स्कुल खोल्न ध्यान जाओस् युवामा मान सम्मान र इज्जत गर्ने शिक्षा सिकाओस् युवामा कठै कैयौँ बा आमा गुनासो गर्दैछन् छोरा बुहारीका अरे हिजो सपथोक तिनै हुन् बुद्धि पलाओस् युवामा ढल्दै जाओस् उमेर के भो माया ममता दिनुपर्छ हामी पनि त बिदा बन्छौ समय मात्रै पर्खिनुपर्छ ढल्दै जाओस् उमेर के भो माया ममता दिनुपर्छ हामी पनि त वृद्धा हुन्छौ समय मात्रै पर्खिनुपर्छ जिन्दगी सफल बन्ने सूत्र छन् वृद्धाहरूमा त्यसैले बुढा बोझ होइनन् गहना हुन् भनी सम्झिनुपर्छ सबैले पूजा गर्ने विष्णु बन्नु अशक्तको लागि विष्णु बन्नु सबैले पूजा गर्ने विष्णु बन्नु अशक्तको लागि लिष्णु बन्नु अत्याचार गर्नेसँग काली बनी सजाय दिने तिमी सिस्नु बन्नु दिल पनि दिल जस्तै हुनुपर्छ चोट लाग्दा दुख्नुपर्छ रुनुपर्छ दिल पनि दिल जस्तै हुनुपर्छ चोट लाग्दा दुख्नुपर्छ रुनुपर्छ भावनाका सम्वेक यिनै त हुन् तिम्रो दुःखले मेरो मुटु छुनुपर्छ धन्यवाद म एउटा मुक्तको उहाँको आफै वाचन गर्छु अलिक सानो आवाजमा मुक्तको वाचन गर्नुहुन्छ दिदी तस्बिर हेरी जिन्दगीको योजना तयार नबनाऊ तस्विर हेरी जिन्दगीको योजना तयार नबनाऊ धोका होला प्रेममा व्यथाहरूको घार नबनाऊ अधुरै छ मुना मदनको कथा मोती टिप्ने चाहना कोमल मुटु आपूर्तिको तृष्णा र व्यापार नबनाऊ रेडियो भिजन एकानब्बे दशमलव छ मेघार श्रोता तपाईँ सुनिरहनु भएको छ आज हामी रेडियो भिजन एकानब्बे दशमलव छ मेघार्समा प्रसारण भइरहेको कार्यक्रम माला हजुर तपाईँको कार्यक्रम मालाको तिन सयौं अङ्क प्रसारण उत्सवमा खुसी साटिरहेका छौँ अबको क्रममा केही समय अघि सँगै कार्यरत अहिले विशेष कामले रेडियोबाट अलग भए पनि मनसँग जोडिरहनुभएका प्रिय संसारकर्मी अच्युत सुवेदीलाई जोड्न चाहन्छु र छोटो रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा रहँदा मुक्तक मालालाई नजिकबाट निहाल्दै गर्दा मुक्तक मालासँग जोडिएको केही विशेष यादहरूलाई कार्यक्रममा प्रस्तुत गर्न अनुरोध गर्दछु धन्यवाद मदन दाजु आज तिन सय अङ्क पुगेछ मुक्तक माला कार्यक्रम प्रसारण हुन थालेको म त त्यति मात्रै होइन त्योभन्दा अगाडिदेखि मदन दाजुको कुरा गर्न मन लाग्छ जतिखेर रेडियो भिजनले आयोजना गरेको तालिममा हरिचिर हामी आएका थियौँ त्यतिखेर हामीले मदन दाईलाई देख्यौँ अनि हामीले भन्यौँ हरिदाई त्यो अगाडि बसेको छ नि एउटा मान्छे त्यो लास्टै खतरा हो यसले जुन कार्यक्रम भेटे पनि चलाइदिन्छ भन्थ्यो आज हरिजी थाहा भयो नि साँच्चै उहाँले प्रमाणित गर्नुभयो सम्भवतः मलाई लाग्छ थोरै मात्रै कार्यक्रम यसरी रफ्तारमा गइरहेका छन् र त्यो बीचमा एक यो मुक्तक मालालाई फेरि पनि अन्य तीन मात्र तीन सय मात्रै होइन हजारौं अङ्क पूरा गर्नका लागि म शुभकामना दिन्छु र जतिखेर मुक्तक माला सुरुवात भइरहँदा मलाई याद छ त्यतिखेर कार्यक्रमको नाम जुराउने कुरादेखि लिएर त्यतिखेर त्यो मुक्तक मालामा लगाउने म्युजिकहरूका कुराहरूमा हाम्रो सल्लाह हुन्थ्यो अनि त्यो सल्लाह अनुसार लागेका ती म्युजिकहरू साँच्चै नै कार्यक्रमको लागि कति लोकप्रिय छन् कति आनन्ददायी खालका ती आवाजहरू छन् ती म्युजिकहरू छन् त्यसमा थोर बहुत त्यसको जस पाउने मौका पाएँ त्यो दिनुभयो यहाँलाई त्यो पनि धन्यवाद अनि म यो बीचमा मैले भन्नै पर्छ कार्यक्रम मुक्तक माला मुक्तक नलेख्ने मान्छेले चलाएको भए सायद यो ठाउँमा पुग्दैन थियो होला म त देख्छु मदन दाजुले हाँस्दा पनि मुक्तक नै हाँसेको हुन्छ मदन दाजुको बोलीमा मुक्तक हुन्छ हिनाइमा मुक्तक हुन्छ हरेक शब्द शब्दमा मुक्तक हुन्छन् अनि नै अनि मात्रै मुक्तक माला चलेको छ र यो मुक्तकिलो यात्रा मदन दाईको सधैँभरि अगाडि बढिरहोस् मदन दाईले हरेक मुक्तक लेखिरहँदा मुक्तक मालाको याद आओस् अनि हरेक दिन मुक्तक माला चलाइरहँदा मुक्तक लेख्ने जाँगर बढिरहोस् यो शुभकामना दिन्छु र यति भन्दै मेरा भनाइहरू हुन्थ्यो गर्छु धन्यवाद अब सहकर्मी मित्र हरि बराल रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्चमा प्रसारणको सुरुवाती दिनदेखि हामी सँगै छौँ उहाँको साहित्य सम्वेक कार्यक्रम शुक्रबार राति साढे नौ बजे रेडियोभिजनमा आउने गर्दछ र भिजन भेट मंगलबार साढे नौ बजी हामी दुवैजनाले आलो पालो सञ्चालन गर्छौँ उहाँसँग धेरै यादहरू छन् मुक्तक मालाको छोटो याद प्रस्तुत गर्न अनुरोध गर्दछु धेरै धेरै धन्यवाद समाजन मदन सर रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हर्जबाट हरेक हप्ताको आइतबार प्रसारण हुँदै आएको कार्यक्रम मुक्तक मालाको आज तीन सय एपिसोड पूरा गरिसकेको उपलक्ष्यमा मुक्तक माला लाई म धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु पूर्वमा रहेर साहित्यको एउटा छुट्टै विधा मुक्तकलाई अझ यहाँसम्म पुर्याउनको लागि मदन भण्डारी सँगसँगै यो मुक्तक माला परिवार सँगसँगै रेडियोभिजन परिवारको एकदमै ठूलो भूमिका रहेको छ पछिल्लो समयमा मुक्तक विधाले निकै ठूलो चर्चा परिचर्चा प्राप्त गर्न सफल भएको छ यसको कारण मलाई मुक्तक माला नै हो जस्तो लाग्छ किनभने पूर्वमा पछिल्लो समयमा केही साहित्य विधा अन्तर्गत मुक्तक अलिकति हराउँदै गएको विधा र अहिले चाहिँ अलिकति अगाडि आएको विधा जस्तो मलाई लाग्छ र मुक्तक मालालाई आगामी दिनहरूमा यस्ता एपिसोडहरू पूरा गर्दै जाओस् धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु र मदनजी र मैले रेडियोबाट चाहिँ सँगसँगै साहित्यिक कार्यक्रमको थालनी हामीले गरेका थियौँ मदनजीले मुक्तकमाला र मेरो तर्फबाट साहित्य सम्वेग लगभग अब केही हप्ता पछाडि मेरो कार्यक्रमको पनि तिन सयौं अङ्क पुग्छ तर साहित्यको विधालाई समेटेर हामीले यहीँबाट हामीले विशुद्ध रूपमा साहित्यलाई समेटेर चाहिँ तिन सयौँ त्यसै गरी चाहिँ यस्ता एपिसोडहरू मनाउँदै जानेछौँ र विशुद्ध रूपमा मुक्तकमाला परिवार सँगसँगै भिजन परिवारले चाहिँ यो विशेष प्लेटफर्म प्रदान गरेकोमा हामी धेरै आभार प्रकट गर्न चाहन्छौँ र यो विशेष उपलक्ष्यमा मेरा केही मुक्तकहरू जोड्न चाहन्छु यात्रा थियो विपरीत मन निकै भारी थियो यात्रा थियो विपरीत मन निकै भारी थियो काम हो विशेष तर न कुनै सरकारी थियो कतिपय कुराहरू सामान्य लाग्न सक्छन् खैर यो जीवनमा ठूलो जिम्मेवारी थियो कार्यक्रम मुक्तक मालाको लागि मेरो अन्तिम मुक्तक मेरो माया रातो माटो तिम्रो कमेरो हुँदो हो मेरो माया रातो माटो तिम्रो कमेरो हुँदो हो मायामा प्यास मेट्ने पानी पँधेरो हुँदो हो यो बादल जस्तै उड्न मन लाग्छ घरिघरि तिमी बिना जीवन साँच्चै अधेरो हुँदो हो तिमी बिना जीवन साँच्चै अधेरो हुँदो हो यो मुक्तक सँगसँगै कार्यक्रम मुक्तक मालाको यो तीन सयौँ अङ्कको यो विशेष उत्सवमा धेरै धेरै बधाई तथा शुभकामना विशेष गरी मदनजीलाई सँगसँगै रेडियो भिजन परिवारलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु हवस् त धन्यवाद नमस्कार मुक्तकमाला कार्यक्रम यहाँसम्म आइपुग्दा श्रोता मुक्तकमाला सामाजिक सञ्जालबाट इन्टरनेट संसारबाट विश्वभरि पुग्नुपर्छ र हामीलाई मुक्तक पठाउनुहुने प्रिय मुक्तकारहरूले आफूले पठाएको मुक्तक सुन्न पाउनुपर्छ भनेर शुरूवाती दिनदेखि नै मलाई इन्टरनेट संसारमा साथ दिनुहुने प्रदीप बस्नेतज्यू हुनुहुन्छ पहिलो पटक उहाँलाई म कार्यक्रममा जोड्दैछु इन्टरनेट संसारमा हामीले लिङ्क बाँडिरहँदा श्रोताहरूलाई सुरुवातको दिनमा आफूसँग भएको केही याद श्रोताहरूसँग साटासाट गर्न म प्रदीप बस्नेतलाई अनुरोध गर्दछु धन्यवाद छ मदन दाई आज मुक्तकमालाको तिन सयौँ अङ्क सुनिराख्नु भएको सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू देश विदेशमा रहनुभएका सम्पूर्ण जो सुनिराख्नु भएको छ यो मुक्तकमालालाई म अझ थप शुभकामना दिन चाहन्छु यो तिन सयौँ अङ्कसम्म आइपुग्दाखेरि म यो मुक्तकमाला इन्टरनेटमा कसरी गयो भन्ने एउटा यो सानो एउटा कुरा सुनाउन चाहन्छु म यहाँ कम्प्युटरमा काम गरिरहँदाखेरि मदन दाई अचानक पहिलोचोटि हाम्रो त्यस्तो मजेल चिन्जान पनि भएको थिएन होला जस्तो लाग्छ मलाई कम्प्युटरमा काम गरिरहँदाखेरि भाइ मलाई एउटा गीत डाउनलोड गरिदेऊ न भन्नुभएको थियो अनि फेरि त्यो गीत चाहिँ मैले पहिलेदेखि खोजिरहेको थिएँ क्या यो गीत चाहिँ तपाईँ कहाँ प्रयोग गर्नुहुन्छ भन्दाखेरि भाइ मेरो एउटा कार्यक्रम छ भन्नुहुन्थ्यो क्या अनि कुन कार्यक्रम हो भनेर मुक्तक माला दाजु मुक्तक भने के हो <laughs> भनेको थियो क्या भाइ यो मुक्तक यस्तो विधा हो यसलाई चाहिँ म जोगाउन चाहँदैछु अनि दाजु एक्लै सकिन्छ भनेको थिएँ क्या अनि अब ट्राई त गरौँ केबाट सुन्नुहुन्छ भनेर भिजन भन्नुहुन्थ्यो कि अनि यो चाहिँ कहाँसम्म सुनिन्छ भन्दाखेरि कतिको ब्यान्डविथ भन्दा चाहिँ हामी सरी म बिर्सेँ जो थोरै ठाउँमा सुनिन्छ भन्दै हुन्छ त्यसो भए इन्टरनेटमा न त दाजु म लिङ्क हालिदिन्छु अनि यो मुक्तकहरू चाहिँ कहाँदेखि कलेक्ट गर्नुहुन्छ आफै लेख्नुहुन्छ कि भन्दाखेरि होइन मलाई त फेसबुकबाट आउँछ त्यसो भए उनीहरूले नि त सुन्ने हक छ नि त दाजु भनेर भनेको थिएँ त्यसो भए तिमी गरिदेऊ नि त भनेर अनि त्यहाँदेखि सायद थर्टी एट एपिसोड थियो होला इन्टरनेटमा जान थालेको अनि पहिलोमा थिइनँ दाजु सरी यो मुक्तकमालालाई धेरै धेरै शुभकामना दिन चाहन्छु मलाई मुक्तकमाला कार्यक्रम सञ्चालन गर्दै गर्दा हरेक समयमा मलाई हौसला दिने आड भरोसा दिने र आफू पनि अहिले मुक्तक लेख्न सिक्दै गरेको मेरो भाइ जीवन भण्डारी पनि सँगै छन् हामीसँग रेडियोमा म थोरै मुक्तकमालाको बारेमा जीवन भण्डारीलाई लागेको कुरा पनि म श्रोताहरूसँग बाँड्न चाहन्छु अबको क्रममा जीवन भण्डारी मुक्तक मालाको तिन सौ अङ्कको शुभकामना रेडियो भिजनलाई पहिले नि दादाले मुक्तक लेख्दाखेरि कोही कोही बेला लेखेको कपीहरूमा लेखेको देख्थे अनि यसो हेर्थे पढ्थे अनि मलाई मनमा लाग्थ्यो तर म भन्दिनँ थिएँ दादालाई चाहिँ यो के लेखेको होला ए यो लेख्दा चाहिँ के हुन्छ होला जस्तो लाग्थ्यो अनि भरे बुझ्दै गयो कार्यक्रमहरूमा जान थालियो जान थाले चाहिँ अलिअलि बुझ्न थाले त्यस पछाडि लेख्न पनि थालियो अलिअलि यहाँसम्म आउँछ जस्तो लागेको थिएन यहाँसम्म आयो अझै प्रगति गरोस् मुक्तक मालाले धेरै धेरै शुभकामना छ धन्यवाद रेडियो भिजनको मुक्तकमाला यहाँसम्म आइपुग्दा नेपाली साङ्गीतिक क्षेत्रमा विशिष्ट हास्य विधालाई अँगालेर अगाडि बढ्नुभएका चर्चित गायक श्रीकृष्ण लुइटेल हामीसँग हुनुहुन्छ उहाँका गीतहरू नसुन्ने हामी कमै होलाौँ र मुक्तक माला कार्यक्रम मौका जुराएर उहाँ पनि सुन्दै गर्नुहुन्छ र यो विशेष उत्सवमा विशेष शुभकामना र आफ्नो मनमा लागेको केही कुराहरू जुन मुक्तक मालासँग जोडिएको राख्न अनुरोध गर्दछु सबैभन्दा पहिले रेडियोभिजन सम्पूर्ण परिवार र मदनजीलाई तिन सय अङ्क के भनौँ तिन सय भाग भनौँ होइन पुगेकोमा धेरै धेरै शुभकामना दिन चाहन्छु हाम्रो शास्त्रहरूले जिरोबाट सुरु हुन्छ भने छ जिरोबाट सुरु भएर यो तिनमा मात्रै पुगेको छ आठ नौ हुँदै दस त्यहाँ एक आउनु पर्यो पछाडि अर्को शून्य थपिनु पर्यो पाँचुन्जेलमा देख्न पाउनु पर्यो एक हजार हुनु पर्यो यो तिन सय मात्रै छ रनिङ तुफान छ यो गर्नलाई पनि छ वर्ष लगभग भयो यो गर्नलाई चान्सुने कुरा होइन भन्न सजिलो छ मैले बधाई दिन शुभकामना छ मदनजी अझै अगाडि जानुहोस् भन्न सजिलो छ तर यसभित्रका जति पनि टेक्निकल कुराहरू छन् जति पनि छ तर अत्यन्तै यो चुनौतीपूर्ण काम थियो र जसरी संस्कृत चाहिँ हाम्रो यो धराधामबाट लोप हुँदैछ त्यसरी नै यो मुक्तक पनि मलाई लाग्छ लोप हुँदै गएको चिजलाई बचाएर राख्नुभयो बचाउनको लागि सपोर्ट गर्नुभयो जस्तै गणेश दाई हाम्रो विशाल दाई उहाँहरू सबले सपोर्ट गर्नुभयो जति पनि हाम्रा मित्रहरू हुनुहुन्छ अहिले मुक्तक भनिरहनु भएको छ मेरा साथी मेरा प्यारा बन्धुहरू यो सबैजनाको कारणले मलजल पुगेको छ म खासै मुक्तकमा त्यति दिलचस्प नराख्ने मान्छे म डक्टर हुँ भने मेरो विचार डक्टरसँग मिल्छ म चोर हो भने मेरो विचार चोरसँग मिल्छ म केही सृजना गर्छु म एउटा सर्जक हुँ भने मेरो फेरि सर्जकसँग मिल्छ यो मान्छे त्यही हो म जे हुँ यो मान्छे त्यही हो भनेर यहाँसम्म आउनुमा अत्यन्त खुसी लागेको छ अझै जाओस् तिन सय होइन हजार तिन हजार पुग्नुपर्छ र यो यो चाहिँ कस्तो हो भने मैले थोरै समय भने त्यो मैले अलिकति अलिकति थपेर थोरै बनाएँ यो भनेको हामीले मुक्तक मात्रै होइन यो मान्छे बनाउने काम हो भोलि हामी नहुँदा नै यो प्रोग्राम चल्छ महात्मा गान्धीले श्री श्री अनुकूल चन्द्र ठाकुरलाई आएर चाहिँ म आज जानै पर्छ म नगइकन अङ्ग्रेज विरुद्धको मेरो चाहिने त्यो ठुलो जनसभा सम्बोधनै हुँदैन भन्दाखेरि अनुकूल चन्द्र ठाकुरले चाहिँ तपाईँ बस्नु न प्लिज भनेर ढिप्पी गर्नुभयो अरे होइन म जानै पर्छ अनि त्यसको अघिल्लो दिन चाहिँ उहाँले सोधेको थियो अरे के गान्धी के अरे गान्धीले चाहिँ तपाईँको यो खासमा यो सत्सङ्ग चाहिँ के कामको लागि भनेको थियो अरे उहाँले धेरै ढिप्पी गरेर बस्नु भन्दाखेरि गान्धीले म जान्छु म गइनँ भने आन्दोलन हुँदैन भन्दाखेरि अब गान्धीले यहाँ उत्तर दिनुभयो तपाईँले मलाई हिजो बेलुका सोध्नुभयो त्यो तपाईँको सत्सङ्ग के कामको लागि भनेर अब सुन्नुहोस् मेरो सत्सङ्ग चाहिँ मान्छे बनाउने कामको लागि भोलि म मरेर जान्छु तर सत्सङ्ग चलिरहन्छ तपाईँ आज नजाँदा तपाईँको आन्दोलन बन्द हुने रहेछ त्यस कारणले मान्छे बनाउने काम गर्नुहोस् तपाईँ नजाँदा पनि आन्दोलन चलोस् त्यस कारणले जुन यो अहिले हामीले मान्छे बनाउने काम गरेको छ भोलि कोही नहुँदा हाम्रा जाने उपरान्त पनि कालखण्ड पछाडि पनि मुक्तक माला चलिरहन्छ धन्यवाद रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा समाचार शाखा सम्हाल्नुहुने आदरणीय मेम दिपा पोखरेललाई केही शब्द मुक्तक मालाको लागि राख्न अनुरोध गर्दछु धन्यवाद मदन भाइ यो मुक्तक माला चाहिँ अहिले तिन सौ अङ्क हामी मनाइरहेका छौँ एउटा वार्षिक उत्सव जस्तो अब यसलाई चाहिँ अझै धेरै एक हजारै अङ्क पनि हामी यसरी नै मनाउँ भन्ने शुभकामना दिन चाहन्छु मुक्तक माला प्रसारण गर्नु पूर्व मैले धेरैवटा मालाको अभ्यास कार्यक्रम बनाएर सुनाइरहँदा पटक पटक यो कार्यक्रममा निखार आएन यो कार्यक्रमलाई यसरी लिएर जानुपर्छ भनेर मलाई हौसला सुरुवात दिनदेखि नै हुने रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्चका स्टेसन म्यानेजर विशाल नेङमाङज्यूलाई आफ्नो छोटो मुक्तकमालाप्रतिको याद मुक्तकमालाप्रतिको विचार प्रस्तुत गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु धन्यवाद मदन बाबु यो हामीले रेडियो सञ्चालन गरेदेखि नै सञ्चालन भएको यो मुक्तक माला कार्यक्रम तपाईँहरू मुक्तक स्रष्टाहरू सुनिदिनुहुने सर्जकहरूले माया गरेर आज यो तिन सय अङ्क पुरा गर्न सफल भएको छ हामी त एउटा साधन मात्रै हौँ हामी एउटा स्टेसन मात्रै हौँ तर तपाईँहरूको माया तपाईँहरूको सहयोग तपाईँहरूको उत्साह र जाँगर युवाहरूको जाँगरले गर्दा आज यो समयसम्म आउन सकेको छ यसको लागि यसको श्रेय हामीले भन्दा पनि तपाईँहरूलाई हामी सेयर गर्न चाहन्छौँ र अझ देश विदेशमा रहनुहुने र तपाईँहरूले सबैले माया गरिदिनुहोस् भनेर हामी अनुरोध गर्न चाहन्छौँ यो एउटा रेडियो रेडियोभिजनको सुरुवाती कार्यक्रम पनि हो र आज तिन सौ अङ्क पुगेको खुसियाली बाँड्न चाहन्छु र सबैलाई बधाई र शुभकामना दिन चाहन्छु र यसरी नै सधैँ माया गरिदिनुहोस् भनेर आग्रह गर्न चाहन्छु धन्यवाद अवनी श्रोता मुक्तक माला प्रसारणको यो तीन सय उत्सवमा मुक्तक मालाको यो उपलब्धि रेडियो भिजनको यो उपलब्धि श्रोताहरूको यो मायालाई कसरी सम्झनुहुन्छ त रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्सका प्रबन्ध निर्देशक गणेश पोखरेलजी भिजन हामीले प्रारम्भ गरेपछि साहित्यिक कार्यक्रम चलाउने कुरा हो मदनजी र हरिजीलाई साहित्यिक कार्यक्रम चाहिँ के के चलाउने कस्तो चलाउने र तपाईँहरू तयारी गर्नुहोस् भनेर हामीले जिम्मा दियौँ दुईजना साथीहरूले अहिलेसम्म रेडियो भिजनका साहित्यिक कार्यक्रमहरू चलाइरहनु भएको छ मुक्तकमाला तीन सय अङ्क पुग्यो अरू पनि साहित्यिक सबै कार्यक्रमहरू लगभग तीन सय अङ्कको हाराहारी पुगेका छन् र सबै कार्यक्रम हामीले जसरी चलाएका थियौं त्यो ढङ्गले अहिलेसम्म निरन्तर चलिरहेका छन् यसमा बीचमा धेरै साहित्यकार साथीहरू पनि आउनुभयो उहाँहरूले अरू साहित्यिक कार्यक्रमका प्रस्तावहरू पनि राख्नुभयो हामीले व्यवस्थापनको तर्फबाट कहिल्यै पनि हाम्रो साहित्यिक कार्यक्रम चलाउने चाहिँ दुईजना साथीहरू हुनुहुन्छ उहाँहरूले हेरिरहनु भएको छ तीभन्दा अरू कुरामा सहकार्य गऱ्यौँ गरौँ भनेर भन्यौँ त्यो हिसाबले जसरी हामीले रेडियोको व्यवस्थापनले दुईजना साथीहरूलाई मदन भण्डारी र हरिबराललाई यो साहित्यिक क्षेत्रको रेडियो भिजनको सबै काम के के गर्ने भन्ने कुरा तपाईँहरूले नै गर्ने भनेर हन्ड्रेड पर्सेन्ट विश्वास गऱ्यौँ त्यसको रिजल्ट उहाँहरूले दिनुभएको छ यसका लागि म रेडियोको व्यवस्थापनको तर्फबाट दुवैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु हामीले काम गर्ने सन्दर्भमा थुप्रै खालका चुनौतीहरू आए थुप्रै खालका कुराहरू तलमाथि उथल पुथलहरू भए व्यवस्थापनको पाठबाट काम गर्दै गर्दा तर पनि हामीले ती साहित्यिक कार्यक्रमहरूलाई निरन्तर गरेका छौँ र अझै यसलाई निरन्तर अगाडि लानका लागि दुईजना साथीहरूले लु हामी गल्यौँ नभनेसम्मका लागि उहाँहरूलाई रेडियोको साहित्यिक फाँट हामीले जिम्मा लगाएकै छौँ व्यवस्थापनले चाहेर मात्रै पनि होइन मदनजी र हरिजीले चाहेर मात्रै पनि होइन यो मुक्तकमाला यहाँसम्म आइपुग्नका लागि भनेको धेरै स्रष्टाहरूको योगदान छ अनि स्रष्टाहरूको जुन योगदान छ त्यत्तिकै योगदान हाम्रा सुन्ने श्रोताहरूको पनि छ उहाँहरूले कार्यक्रम हामीले बीचमा सर्वेक्षण पनि गर्छौँ रेडियोको सोह्र सय पचासजना बीचमा हामीले अघिल्लो वर्ष सर्वेक्षण पनि गऱ्यौँ सर्वेक्षण गरिरहँदा यो कार्यक्रम श्रोताले सुन्नुहुन्छ कि सुन्नुहुन्न भनेर हामी कार्यक्रमको नाम लिएर कुन कार्यक्रम सुन्नुहुन्छ भनेर पनि ऱ्याङ्किङ गर्छौँ त्यसमा श्रोताहरूले नसुन्ने कार्यक्रम पर्यो भने त्यसलाई बजाइरहन चाहिँ आवश्यक छैन भनेर हामी त्यसलाई छाँटकाँट पनि गर्छौँ व्यवस्थापनको पार्टबाट यदि जनताले नागरिकले सर्वसाधारणले त्यो कुरालाई चाहिँ यो हाम्रो हो भनेर अपनत्व ग्रहण गर्न सकेनन् र उनीहरूले सुन्न छोडे भने हामीले बजाउन छोड्नुपर्छ भन्ने गरीको हाम्रो व्यवस्थापन पार्टको जहिले पनि त्यो दृष्टिकोण हुन्छ हामीले ती सोह्र सय पचास हाम्रा कभरेज एरियाका मान्छेहरू बीचमा सर्वेक्षण गरिरहँदा साहित्यिक कार्यक्रमका श्रोता अझ मुक्तकमालाको श्रोताहरू धेरै भएको हामीले पाएका छौँ त्यसकारण कारण हामीले यसलाई निरन्तरता दिनुपर्छ भन्ने गरेका कुरा गरेका छौँ यो कार्यक्रममा सबै साथीहरू जो सहभागी भइदिनुभयो यहाँहरू आउनुभयो यहाँहरूको यो माया नै यो कार्यक्रम अगाडि बढ्ने हाम्रो व्यवस्थापनले यस्ता खालका कार्यक्रमहरूलाई निरन्तरता दिने भन्ने कुराको उत्प्रेरणा पनि हो त्यसकारण यो अवसरमा तीन सय अङ्क पुगिरहँदा म सबै हाम्रा श्रोताहरू अझ त्यसमा पनि स्रष्टाहरू जसले चाहिँ साँच्चै केही पनि पाउनु भएको छैन आफ्नो सिर्जना हामीलाई दिए बापत हामीले हाम्रा श्रोतासम्म पुर्याए बापत हाम्रो रेडियोको व्यवस्थापनले एउटा मुक्तकको यति पैसा दिन्छौ मुक्तक लेख्ने मुक्तक को सिर्जना गर्नेहरूलाई भनेर हामीले व्यवस्थापन गर्न सकिरहेका छैनौँ अबको पाठ भनेको कम्तीमा एउटा मुक्तक हाम्रो रेडियोमा प्रसारण भयो भने त्यो मुक्तकको कति सकिन्छ न्यूनतम त्यो पैसा दिने कि स्रष्टाहरूलाई चाहिँ त्यसबाट चाहिँ इन्करेज गर्ने कि भन्ने ढङ्गले पनि व्यवस्थापन पाठबाट हामीले सोचिरहेका छौँ र त्यसो गर्न सक्यौँ भने अझ उत्कृष्ट सिर्जनाहरू साँच्चै रेडियो भिजनको मुक्तक मालाकै लागि म मुक्तक लेख्छु भन्ने गरेका सिर्जनाहरू चाहिँ प्राप्त गर्न सक्छौँ कि भन्ने गरी गरेको पनि हामीले सोचिराखेका छौँ र यहाँहरूको यस्तै गरीको साथ सहयोग यहाँहरूको हौसला यहाँहरूको चाहिँ यो हाम्रा साहित्यिक कार्यक्रमहरूको प्रतिको लगावलाई हामी अविछिन्न अगाडि बढाउन चाहन्छौँ यहाँहरू यो महत्वपूर्ण समयमा असारको यो चाहिँ व्यस्त समयमा यहाँहरू आइदिनुभयो महत्वपूर्ण समय दिनुभयो यसका लागि फेरि पनि म रेडियोको व्यवस्थापनको तर्फबाट सबै साथीहरूप्रति आभार व्यक्त गर्छु श्रोता यो खुसी पुनः हामी सम्पूर्ण प्रिय मुक्तक मनहरूमा साट्न चाहन्छौँ हामी धेरै खुसी छौँ आभारी छौँ तपाईँहरूप्रति नेपाल डट बक्सिप dot com Nepali audio book प्रति पनि हामी आभारी छौँ जसले धेरै मुक्तक मनहरू समक्ष कार्यक्रमलाई पुर्याउनुभयो मुक्तक मालालाई यहाँसम्म आइपुग्दा प्रत्यक्ष अप्रत्यक्ष माया साट्नुहुने सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एकमुष्ट रूपमा सम्झन चाहन्छु धन्यवाद व्यक्त गर्न चाहन्छु अर्को साता पुनः भेट हुने नै छ तिन सयौं प्रसारण यो उत्सवबाट आजलाई भने श्रोता म मदन मण्डारी बिदा चाहन्छु तपाईँ हुनुहुन्छ र हामी छौँ तपाईँको मायाले हामी बाँचेका छौँ हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् नमस्कार जय मुक्ताक आमा मेरी आमा आमा मेरी आमा हुँदैन भन्नुहुन्छ मेरी आमाले कहिले नि दुःख हुँदैन भन्नुहुन्छ मेरी आमाले